चाहन्छु म तिमीलाई नै बिन्ती बुझन थाकेको यो महा, आँसु नदे the बाटोमा मेरो सुख छ तिम्रो पासुमा मेरो दुःख छ my day. तिमी मेरो तिमी तिमी मेरो जुन तिमी तिमी पिपा so do